थापाको गजलबाट कार्यक्रमलाई शुरूआत गरेको हौं आजको कार्यक्रममा हामी पुराना केही प्रसङ्गहरू कोट्याउनेछौं बुलबुलको सय श्रृङ्खलाबारे चर्चा गर्नेछौ र केही साङ्गीतिक गजलहरू पनि सुन्नेछौं बुलबुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रिपस्तुति बुलबुल यही नाराका साथ हामीले तपाईँ समक्ष उज्यालोमा बुलबुलको सुरुवात गरेको आज एक सय हप्ता पूरा भएको छ दुई हजार छैसठीको भदौ एक्काइस गतेबाट बुलबुल निरन्तर रूपमा सभा नौ बजेको समयमा बज्दै आएको छ उज्यालो मार्फत सुरुवातमा बुलबुल उज्यालो नाइन्टी नेटवर्क मार्फत काठमाडौँ सहित अन्य चारवटा एफएम स्टेशनबाट प्रसारण हुने गरेको थियो अहिले बुलबुल देशभरिका पच्चिसवटा भन्दा बढी एफएम रेडियोहरू मार्फत प्रसारण हुन्छ साथै WWW dot UNN dot com dot NP मार्फत विश्वका कुनै पनि कुनाबाट बुलबुल सुन्न वा डाउनलोड गर्न सकिन्छ त्यसबाहेक पोस्ट डट कम लगायतका एक दर्जन ब्लगहरूले बुलबुलका प्रत्येक श्रृङ्खलालाई संकलन गरी सबै सामु पुर्याइदिनु भएको छ नेपाली हिन्दी उर्दू गजलका साथ यस विधामा मनोरञ्जन दिने अन्य साङ्गीतिक सामग्रीहरू समेत हामीले बुलबुलमा प्रस्तुत गर्दै आएका छौं आज यसै बुलबुलले सय भाग पूरा गरेको दिन धेरैको जिज्ञासा छ बुलबुलको नाम कसरी रहन गयो बुलबुलको पहिलो श्रृङ्खला कस्तो थियो तिनै जिज्ञासाहरूको सय हप्तासम्मका हाम्रा गतिविधिको सार संक्षेप आजको बुलबुलमा प्रस्तुत गर्छु जीवनमा धेरै खोला तर्नु छ तपाईँ हामीले सबैले जीवनमा धेरै खोला तर्नु छ धेरै अगाडि काम गर्नु छ हामीले जीवनमा धेरै खोला तर्नु छ कति असल हुन्थ्यो होला कति असल हुन्थ्यो होला मेरी माया लो माया को डूंगा बटा कर न पाए माया को डूंगा बटा कर न पाए जीवन ધીરે धेरै खोला तर हसल हुन्थ्यो होला मेरी मायालु मायाको टुङ्गाबाट तर्न पाए मायाको टुङ्गाबाट तर्न पाए यो टेरा सर्दै हामी जान्छौँ नि सबैको लागि हो मेरो लागि पनि हो यो टेरा सर्दा सर्दै उमेरै बित्यो डेरा सर्नमा पनि धेरै आनन्द आउँछ डेरा सर्दा सर्दै उमेरै तेरा सरदा सरदे सरदा सरदे सरदा सरदे सरदा हसल हुन्थ्यो होला कति हस हुन्थ्यो होला कति हसल हुन्थ्यो होला कति हसल हुन्थ्यो कति हसल हुन्थ्यो होला डेरा सरदा सरदे उमेरै बीत्यो डेरा सरदा सरदे उमेरै बीत्यो कति हस हुन्थ्यो हसल होला देहा सरदा घुमे रही बीत्यो सरदा कति हसल हुन्थ्यो होला कति हसल हुन्थ्यो होला भन्यो कति हसल हुन्थ्यो होला मेरी तिम्रो मुटुमा डेरा सर्न पाए तिम्रो मुटुमा डेरा सर्न पाए जीवनमा धेरै खोला गर्नु छ जीवनमा धेरै खोला गर्नु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 खै कसरी तिहार मनाऊ मैले बाबु सम्झना छ तिहारको टिका लाउने बेला अझै सम्झना छ तिहारको टिका लाउने बेला अझै बाङ्गो भयो टिका भन्दै रिसाउँथिस् पहिले बाबु तनै छैनस् खै कसरी तिहार मनाऊ मैले बाबु बेग्लै भाषस फोटो हेर्दा डर लाग्छ अलिकति बेग्लै भाषस फोटो हेर्दा डर लाग्छ अलिकति साँच्चै भुलिस भन्ने ठान्छु आइनस् भने अहिले बाबु गयो दसैँ आयो तिहार त आउने चाहिँ कहिले बाबु तनै छैनस् खै कसरी तिहार मनाऊ मैले बाबु बुलबुलमा हामीले निकै अघि लगभग योभन्दा अघिल्लो वर्षको दशैं सकिएर तिहार आउने ताका वाचन गरेको गजल थियो यो अस्ट्रेलियामा हाल रहँदै आउनुभएका स्थायी निवास कास्की हुनुभएका निष्प्रभ सजीको गजल वाचन गरेको थिएँ र मलाई मन परेका केही गजलहरूमध्येको एउटा गजल यो पनि हो आज स्वयं श्रृङ्खलामा मैले वाचन गरेँ यसलाई उज्यालोमा बुलबुलको पहिलो श्रृङ्खला कस्तो थियो भन्ने विषयमा धेरैको चासो रहेको पाएको छु आजको यो श्रृङ्खलामा त्यसै पहिलो श्रृङ्खलाका केही अंशहरू अब प्रस्तुत गर्दैछु कति लड्छ जिन्दगी कति ठोकिन्छ जिन्दगी कति लड्छ जिन्दगी कति ठोकिन्छ जिन्दगी हिँड्दा हिँड्दै थाकेर कति रोकिन्छ जिन्दगी कति पीर खपिन्छन् सहेर नै बाँच्नुपर्छ कति पीर खपिन्छन् सहेर नै बाँच्नुपर्छ आँखाबाट टल्केर कति पोखिन्छ जिन्दगी हिँड्दा हिँड्दै थाकेर कति रोकिन्छ जिन्दगी कति बाचा बाँधिन्छन् कति कसम खाइन्छन् कति बाचा बाँधिन्छन् कति कसम खाइन्छन् थाहै हुन्न त कति जोखिन्छ जिन्दगी हिँड्दा हिँड्दै थाकेर कति रोकिन्छ जिन्दगी सयौं पल्ट झुठो हुन्छ सयौं पल्ट झुठो हुन्छ सयौं पल्ट झुठो हुन्छ सयौं पल्ट झुठो हुन्छ फेरि आँसुमा रुझेर कति चोखिन्छ जिन्दगी हिँड्दा हिँड्दै थाकेर कति रोकिन्छ जिन्दगी जति बैंस ढल्दै जान्छ उति पीर बढ्दै जान्छ जति बैस ढल्दै जान्छ उति पीर बढ्दै जान्छ सम्झना मात्रै बन्छ जति भोगिन्छ जिन्दगी कति लड्छ जिन्दगी कति ठोकिन्छ जिन्दगी हिँड्दा हिँड्दै थाकेर कति रोकिन्छ जिन्दगी प्रतिनिधि नेपाली गजलमा संग्रहित रत्न प्रजापतिको यसै गजल सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुलको पहिलो श्रृङ्खला लिएर प्राविधिक साथी दिनेश निरौलासँगै प्रस्तोता अच्युत घिमिरे उपस्थित भएको छु शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि आजदेखि शुरू भएको यो नयाँ कार्यक्रममा हामी यस कार्यक्रम बारेको जानकारी बुलबुलको परिचय र केही सुमधुर गजलहरू तपाईँ समक्ष प्रस्तुत गर्नेछौं बुलबुल एउटा इरानी चरा हो रात्रिको समयमा गाउँदै हिँड्ने यो चरा गजलको प्रतीक मानिन्छ यही कारण हो हामीले पनि गजलको यो कार्यक्रम नामाकरण गरेका छौं बुलबुल भनेर सुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्ला तर क्रमिक रूपमा यसको अर्थ खुल्दै जानेछ इरानदेखि नेपालसम्मको यात्रा गरेकी बुलबुल नेपालका लागि नौलो होइन यो सर्वव्यापी छ गजलका रागहरू जहाँ जहाँ अलापिन्छन् त्यही त्यही बुलबुल चरीको उपस्थिति रहन्छ प्रेम विरह उत्साह उमङ्ग अनि थुप्रै मनका सम्वेगहरू बुलबुलले समेट्नेछ बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिनेछौँ र बुलबुलभित्र आफैले आफ्नो नाम दिनेछौँ बुलबुलियन भनेर पहिले पहिले रेडियो नेपालमा बाल कार्यक्रमबाट वासुदेव मुनाल उद्घोष गर्नुहुन्थ्यो आओ भाइ बहिनी हो रेडियो नजिक नजिक आओ आज मलाई उहाँकै शब्द सापटी लिएर तपाईँसँग भन्न मन लागिरहेछ आउनुहोस् बुलबुलियन रेडियो नजिकै आउनुहोस् तपाईँ र म अब एकाकार भएर लाग्नेछौँ गजलको भावनात्मक सहवासमा एउटा प्रेमको बिरुवा हामी रोप्नेछौँ युग युगसम्म लगाएर यो प्रीतलाई अमर गर्नेछौँ तपाईँ र मेरो गीतलाई सदाको लागि अमर गर्नेछौँ मेरा गीत अमर कर झूलो तू मेरा गीत अमर कर दो बन जाओ मीत मेरे मेरी प्रीत अमर कर दो होठों से झूलो तू मेरा गीत अमर यसरी प्रस्तुत भएको थियो हाम्रो पहिलो श्रृङ्खला सबले बोल्ने मौका पाउनुपर्छ भन्ने अवधारणासहित र मैले सकेसम्म धेरैका विचारहरू भावहरू गजलहरू र लेखहरूलाई समाहित गरेको छु यानि कि बोल्ने मौका जुटाउने प्रयास गरेको छु तर आजसम्म बुलबुल युनिटमा मसँगै निकट रहेर एक सय श्रृङ्खलाको उतार चढावमा सहकर्मी रहनुभएका दिनेश निरौलालाई बोल्ने मौका भने दिएको छैन यो सयभागसम्म जहिले जहिले बुलबुलको उडान सुरु भयो ती प्रत्येक उडानहरूमा दिनेश निरौलाको प्रत्यक्ष योगदान छ आजको यो श्रृङ्खलामा म मेरो माइक्रोफोन प्रविधि कक्षतर्फ घुमाउन चाहन्छु र दिनेशको आवाज पनि प्रस्तुत गर्न चाहन्छु कस्तो छ त दिनेशजीको अनुभव दिनेशजी माइक्रोफोन तपाईँको कक्षतिर हस्तान्तरण गर्छु नमस्कार मैले बुलबुल चाहिँ पहिलादेखि धेरै अगाडिदेखि सुनेको हो तर अच्युतजीसँग चाहिँ मेरो चिन्जान त्यति थिएन होइन भएको पनि थिएन उही रेडियोबाटै सुन्ने हो तर यो बुलबुल सुरु होइन भन्दा आठ दस महिना अघि हामीले चाहिँ उज्यालोमा श्रुति सम्वेक भन्ने रेडियोमा साहित्यिक कार्यक्रमहरू ल्याउने हुँदा तपाईँसँग मेरो त्यसरी चिन्जान भयो होइन अनि त्यही दौरानमै हामीले बुलबुललाई पनि फेरि हामी बजाउन भन्ने त्यस्तै छलफल हुँदाखेरि हाम्रो व्यवस्थापनले पनि अनुमति दिएर हामीले चाहिँ यो सुरु गरेको र यो सय भागको उतार चढाव चाहिँ तपाईँलाई कस्तो लाग्दैछ एकदम राम्रो छ म रेकर्ड अब लाइभ हुँदा पनि प्रायः सँगै हुन्छु तपाईँसँगै हुन्छु होइन एकदम राम्रो लाग्छ मलाई पछि म भोलिपल्ट पर्सिपल्ट पनि त्यसलाई फेरि दोहोऱ्याएर सुन्छु कहिले कहिले एकदमै राम्रो गजलहरू गीतहरू त्यसरी नै बज्छन् एकदमै साङ्गीतिक रूपमा तपाईँको पनि ठुलो योगदान छ तपाईँ आफै पनि सङ्गीतको विद्यार्थी भएको हुनाले मलाई पनि अझ धेरै सजिलो पर्छ साङ्गीतिक छनौटहरू गर्दाखेरि तपाईँको सुझावहरू र अझै कतिपय प्रस्तुतिहरूमा पनि तपाईँले धेरै ठुलो सहयोग भएको छ बुलबुल युनिटको तर्फबाट हामीले धेरै सहयोग लिँदै आएका छौँ हामीले अहिलेसम्म प्रस्तुत गरेको बुलबुलमा तपाईँलाई मन परेका केही पक्षहरू छन् ती बताउन सक्नुहुन्छ अथवा मन नपरेका पक्ष पनि होइन मन नपरेको त अब कसरी भन्नु यहाँ होइन <laughs> श्रोताहरूलाई पनि छोडिदिउँ त्यो कुराहरू अब हामीलाई सुझाव दिइरहनु भएको छ धेरै सुझावहरू हामीले राम्रो पऱ्यो अझ यसो पऱ्यो भन्दा त्यो सायद श्रोताहरूलाई पनि हामीले ठाउँ दिएका छौँ जस्तो लाग्छ होइन अनि गजलहरू एकदम राम्रो राम्रो पठाउनुहुन्छ मैले यतिको राम्रो गजलहरू प्रायः सुनेको पनि थिइनँ र पढेको पनि थिइनँ होला किताबहरूमा तर यहाँ बजेका गजलहरूले धेरै मलाई टच हुन्छ र म प्राय कहिले कहिले हाम्रो यो बुलबुलको प्रोमोमा पनि त्यस्ता गजलहरूलाई क्लिक गरेर राख्या हुन्छ एकदमै राम्रो लाग्छ धेरै गजलहरू त्यस्ता राम्रा छन् होइन अब सबैलाई ठाउँ दिएर अब यहाँ अहिले अलिकति समय छैन त्यस्ता धेरै गजलहरू छन् राम्रो राम्रो लागेको मलाई एउटा चाहिँ टची भएको बुलबुलमा चाहिँ त्यो रातो गुलाब विशेष हामीले सायद पुस एक गते भर्खरै बुलबुल सुरु भएको धेरै बात हो हो सोह्रौँ सत्रौँ एपिसोडतिर हामीले त्यो गुलाब विशेष सायद त्यो भ्यालेन्टाइन डेको दिन थियो होला है त्यतिखेर हामीले त्यो गरेको प्रोग्राम चाहिँ मलाई स्पेसल सबै प्याकेजै एकदमै प्रोग्रामको सबै मन परेको थियो रातो गुलाब विशेष हजुरको कुरा गर्नुभयो त्यो त्यतिखेर त्यो एउटा रातो गुलाबको एउटा तपाईँले रात्रि गन्थन जस्तो बोल्नु भएको थियो होइन त्यो एकदम मन परेको छ मलाई हुन्छ त दिनेशजी आज स्वयं श्रृङ्खलाको यो क्रममा हामी तपाईँले रोजेकै त्यो कथा सुनौं र त्यसपछि तपाईँलाई मन परेने गजल बजेको छ सायद यार जिन्दा रहे प्यार जिन्दा रहे भूपिन्दर सिंह र मिताली सिंहको आवाजमा रहेको त्यो गजल पनि हामी सँगै बुलबुलेन सुनाउँछौँ है त एउटा कथामा सुनिए झैँ लाग्छ कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो राजकुमारी सिपाहीको प्रेम जाँच्न वा उसँग ठट्टा गर्न बेला बेला उसको प्रेमलाई अनेक प्रकारले जाँच्ने गर्थिन् सिपाही राजकुमारीको प्रेममा चुर्लुमा डुबिसकेको थियो राजकुमारले जे प्रस्ताव राखे पनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार भएर बस्थ्यो एक दिन राजकुमारीलाई रमाइलो गर्न मन लाग्यो उनले सिपाहीलाई बोलाएर भनिन् तिमी मलाई साँच्चै प्रेम गर्छौ भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देऊ नत्र म तिमीसँग प्रेम गर्दिनँ अर्कै राजकुमारसँग बिहा गरेर गइदिन्छु सिपाहीले हुन्छ सिपाही केही भन्न नसकेर फर्क्यो राजकुमारीको बगैँचामा सबै सेता गुलाफका मात्र बोट थिए त्यो देशैभरि रातो गुलाफको बिरुवा थिएन निराश सिपाही बगैँचामै बसी विरह गर्न थाल्यो साँझ पर्दै गएपछि एक जोडी बुलबुल चरा त्यहीँ बासवास्न आए निराश सिपाहीको विराह सुनेर बुलबुल जोडीले सोधे के भयो तिमीलाई किन यसरी विलाप गरिरहेका छौ सिपाही सिपाहीले आफ्नो समस्या बतायो भोलि बिहानसम्म रातो गोलाफ राजकुमारीलाई दिन नसके उनी अर्कै देशको राजकुमारसँग बिहा गरेर जाने र आफ्नो प्रेम निरर्थक हुने सबै कुरा सुनायो त्यसपछि बुलबुल जोडीले उसलाई वचन दिए असल प्रेम मर्नुहुन्न भोलि बिहान यही बगैँचामा राजकुमारीलाई लिएर आउनु रातो गोलाफको व्यवस्था हामी गरिदिनेछौँ सिपाई आश्वस्त भएर घर फर्कियो त्यस रात रातभरि राजकुमारीको बगैँचामा प्रेम विरहका गीत गजलहरू सुनिए राजकुमारीको मन अत्यन्तै पुलकित भयो बिहान सबैरै सिपाही आयो राजकुमारीले सोधिन् रातो गुलाफ कोही त सिपाहीले राजकुमारीलाई बगैँचामा लिएर गयो राजकुमारीका बगैँचामा सबै गुलाफहरू राता भएका थिए सिपाही र राजकुमारी अगाडि बढ्दै गए बुलबुल चरीका जोडीहरू अझै गाउँदै थिए विरह गाना नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाफको बोटको काँडामा घोज्दै रगतले सेता गुलाफहरू रातो पार्दै थियो पोथी बुलबुल रुँदै बिरह गाना गाउँदै थिए पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोज्थ्यो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 तमा हुन्छ त्यसै कारण म उसलाई त भनेर सम्बोधन गर्दा हिचकिचाउँदिनँ प्रत्यक्ष भेटमा भने म उसलाई कहिले त्यसो भन्दिनँ आदरार्थी नै प्रयोग गर्छु चालिसौँ श्रृङ्खलाको बुलबुल र आज सयौँ श्रृङ्खलाको बुलबुलबीच समयले एउटा अग्लो पर्खाल खडा गरिसकेको छ म हिजोको अनुमोल छैन र मेरो निलीमा पनि हिजोकी छैन होला तर यति कुरा थाहा छ बुलबुल अझै पनि म नियमित सुनिरहेको छु निलीमा पनि सुनिरहेकी होली र मलाई लाग्छ चालिसौँ श्रृङ्खलामा प्रवेश नभएकी नयाँ पात्र माधवी पनि बुलबुल सुनिरहेकी हुन्छ यो त्रिसङ्गको सम्बन्ध फेरि कुनै दिन मौका दियो अच्युत घिमिरेले भने म प्रस्तुत गर्न सहर्ष स्वीकार गर्नेछु तर महिनाको पहिलो बुधबारमा पत्र मार्फत मात्र समावेश हुने भने मेरो रहर छैन चालिसौँ श्रृङ्खलामा मैले सोचेको पनि थिइनँ कि उसले मेरो डायरीलाई त्यो मोड दिन सक्छ तर दियो र उसैले मलाई बताएअनुसार त्यो श्रृङ्खला उज्यालोका बुलबुलहरूमध्ये उसलाई सबैभन्दा बढी मन परेको श्रृङ्खला त्यसको चर्चासँगै उसले मेरो असली परिचय पर्दाफास गरिदिएला कि भन्ने ठूलो डर थियो तर अब म त्यस विषयमा निश्चिन्त छु बिजुलीको भन्दा वेगवान गतिमा चल्ने विचारहरूको श्रृङ्खला सबैको हुन्छ मनमिटर घुमिसकेपछि कसैले कसैलाई नियन्त्रण गर्न सक्दैन मस्तिष्कमा उब्जने विचारहरूलाई नै हामी अवस्था हेरी सन्तुष्टिको बाटो बनाइदिन्छौँ र मानिस चाहेर वा नचाहिकन कर्महरू गर्न बाध्य हुन्छ समाज नाम गरेको व्यक्तिहरूको झुण्डमा निषेध र अनुमतिका बेग्ला बेग्लै बाटाहरू तय गरिएका हुन्छन् हामी कुनै बाटो मन नलागे पनि जानका लागि बाध्य हुन्छौँ भने कुनै बाटो यस्ता हुन्छन् जहाँ मन लागेर पनि हामीलाई समाजले अनुमति दिँदैन यस्ता थुप्रै बाटाहरू पार गर्दै वा छल्दै गुज्रेको छु म म पनि कहीँ कहीँ सन्तुष्ट छु कहीँ असन्तुष्ट असन्तृप्त छु आज बुलबुलको सयौं श्रृङ्खला मलाई आफ्नो अस्तित्व नहराउन प्रस्तुताले गरेको सुझाव अनुसार म यति नै थोरै कुरा भन्न मात्र देखा परेको छु कुनै दिन फेरि पनि प्रस्तुता मार्फत पोखाउने गरी अनमोल भाग दुईको तयारी गरिरहेको छु भाग एकपछि धेरैले मेरो खोजी गर्नुभयो अरे म प्रकट रूपमा देखा पर्न चाहिन मलाई यस्ता प्रसङ्ग बुलबुलमा प्रस्तुत गरेर साहित्यमा चर्चा कमाउनु पनि छैन म साहित्यकारको कोटीमा पनि पर्दिनँ मेरो आफ्नै पेसा छ र आफ्नै कर्म म केवल मेरो व्यक्तिगत सन्तुष्टिका लागि लेख्छु र मैले लेखेको कुरा बुलबुल बन्न गयो म त्यतिमै हर्षित छु सुनिदिने सबैलाई सुनको माला मेरो कथा पढिदिने प्रस्तुतालाई फुलको माला एक सय श्रृङ्खला पार गर्दै गरेको बुलबुललाई मेरो धेरै धेरै साधुवाद अरू सय श्रृङ्खलाहरू पनि पार गरोस् हजारौं श्रृङ्खलामा पुगोस् साथमा प्रस्तुताले मेरो यो पङ्क्ति पनि नकाटिकन पढिदिनु भयो भने म बुलबुलमा प्रस्तुत हुने गरेका मौन मात्र होइन मौन र अमौन दुवै बुलबुलिनको समूहलाई एउटा गीत सुनाउन चाहन्छु म अनमोलको तर्फबाट बुलबुल मार्फत सबैलाई समर्पण अंतर भारत दीवानी प्रेम दीवानी एक दीवानी यस्तै रह्यो आजको बुलबुल दिउँसोदेखि स्वयं श्रृङ्खलाको बुलबुल कसरी तयार गर्ने भन्ने सोच्दा सोच्दै बुलबुल यसरी सकिन लाग्यो अहिले अचेल सामाजिक सञ्जालका वेबसाइटहरू असाध्यै प्रख्यात छन् त्यसबाट कोही पनि अछुतो रहन सकेको छैन आजै दिउँसो बुलबुल तयारी गरिरहँदा अहिलेको बुलबुल जुन तयार गर्दै थिएँ म त्यति बेला नियमित हामीलाई सुनिरहने कोरियाका सामी पे कान्छा नियमित श्रोता पनि छन् र निकै नजिक पनि छन् सामी पे कान्छाले प्रश्न गरेका थिए आजको सयौँ बुलबुल कसरी तयार गर्दै हुनुहुन्छ मैले भनेको थिएँ खिचडी जस्तै बन्छ होला आजको बुलबुल र उनले एउटा वाक्य भनेको मलाई याद छ कहिलेकाहीँ खिचडी पनि साह्रै मिठो हुन्छ म जान्दिनँ आजको सयौँ श्रृङ्खला खिचडी बन्यो वा बनेन अथवा खिचडी तपाईँलाई मन पर्यो वा परेन जे जस्तो हुन सक्यो हामीले प्रस्तुत गऱ्यौँ आगामी सयौँ अङ्कहरू फेरि मनाउ मनाइरहन पाइयोस् र ती अङ्कहरूमा अझ धेरै मिहिनेत गर्दै जाउँला अब आजको लागि बुलबुलबाट विदा हुँदैछौँ हाम्रो ठेगाना उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ नेपाल हाम्रो इमेल ठेगाना Bulbul at UNN dot com dot NP अर्को दिन आजको समय आजकै बार हामी आइपुग्नेछौँ फेरि बुलबुल लिएर तबसम्मको लागि उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तुता अच्युत घिमिरे बुलबुलमा धेरै पहिले वाचन गरिसकिएको दोलखा चिलाउने खर्क बस्नुहुने अर्जुन दाहाल अपवादको गजल वाचन गर्दै बिदा हुँदैछौँ ममरेको दिन तिमी हाँस्छौ कि रुन्छौ सानो मरेको दिन तिमी हाँस्छौ कि रुन्छौ सानो कुचिङ पो भन्छौ कि त्यसै मुर्छा हुन्छौ सानो सँगै हुँदा रिस गर्छौ भित्र माया छ कि कतै सँगै हुँदा रिस गर्छौ भित्र माया छ कि कतै बस्न खोज्ने आँसुलाई खसाल्छौ कि थुन्छौ सानो खुचिङ पो भन्छौ कि त्यसै मुर्छा हुन्छौ सानो सोच्दा सोच्दा मन घुम्छ के के सोध्छु मनभित्र सोच्दा सोच्दा मन घुम्छ के के सोध्छु मनभित्र देखेपछि मेरो लासलाई तर्कन्छौ कि छुन्छौ सानो खुचिङ पो भन्छौ कि त्यसै मुर्छा हुन्छौ सानो रुन्छन् होला परिवारका वियोगमा डाको छोडी रुन्छन् होला परिवारका वियोगमा डाँको छोडी